नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइराला साउनको पहिलो साता स्वदेश फर्कनु हुने भएको छ उपचारका लागि अमेरिकामा रहनुभएका कोइरालाले उपचार सकेर साउनको पहिलो साता स्वदेश फर्कने तयारी गर्नु भएको छ आगामी बुधबारसम्म उहाँको रेडियो थेरापी गरिनेछ त्यसपछि केही दिनको आरामपछि उहाँ स्वदेश फिर्ता हुन लाग्नु भएको पारिवारिक स्रोतले जनाएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि गत असार दुई गते उपचारका लागि अमेरिका जानु भएको हो उहाँको त्यहाँ अहिले रेडियोथेरापी पद्धति मार्फत उपचार भइरहेको छ नेकपा एमालेको नौ महाधिवेशनको बन्द सत्र आज पनि जारी छ बन्द सत्रमा आज केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेश हुने बुझिएको छ यसअघि हिजो अध्यक्षको राजनीतिक प्रतिवेदन महासचिवको सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव र अनुशासन आयोगको प्रतिवेदन पेश भएको थियो आज बाँकी दुई आयोगको प्रतिवेदन पनि पेश भएपछि समूह विभाजन हुने र समूहगत छलफल शुरू हुने पोलिट ब्यूरो सदस्य अस्तलक्ष्मी साक्यले बताउनु भएको छ समूहगत छलफलका लागि बीसवटासम्म समूह बनाउने तयारी भएको छ गएको बिहिबारदेखि विकृति मण्डपमा जारी एमालेको नौ महाधिवेशनमा दुई हजार चार सय प्रतिनिधि सहभागी बनेका छन् महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही चौबिस गते सकिने तय भएको छ सत्तारूढ़ नेपाली कंग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ बैठक पार्टी कार्यालय सानेपामा अपराह चार बजे बस्नेछ बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले जनाएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको थियो सुरक्षा सम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक काठमाडौँमा शुरू हुँदैछ बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचार विमर्श गरिनेछ परामर्श समूहको बैठक वर्षेनी नेपाल र भारतमा आलो पालो गरी हुँदै आएको छ दुई दिनसम्म चल्ने बैठकमा भाग लिन तेह्र सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर काठमाडौँ आउनु भएको छ बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले गर्नुहुने बुझिएको छ बैठकमा दुवै मुलुकका परराष्ट्र कानून रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले पनि भाग लिने बुझिएको छ इस्लामिक लडाकु समूह बोकोहरामका लागि महिला सदस्य नियुक्त गर्दै हिँड्ने तीनजना महिलालाई पक्राउ गरिएको नाइजेरियाको सेनाले बताएको छ उनीहरूले विधवा र युवा महिलालाई बोकोहरामका सदस्यसँग बिहे गराउने बाचा गर्दै जालोमा पार्ने गरेको खुलेको छ आतंकको भरमा प्रभाव जमाएको समूहले महिला शाखा पनि खोलेको सेनाले जनाएको छ विद्रोही समूहले गत अप्रेलमा बोर्ने राज्यको चिबोक शहरबाट पक्राउ गरेको दुई सय भन्दा बढ़ी छात्राहरूलाई अझै मुक्त गरेको छैन ती स्कूले बालिकाको साटो हरामले आफ्ना लडाकु र त्यसका नातेदारको रिहाईको माग गरेको छ तर यो मागलाई सरकारले अस्वीकार गरेको छ राजधानी अबुजाबाट बीबीसीको विल रोजका अनुसार हरामले सो हिंसामा महिलालाई अझ बढ़ी सक्रिय गराउन खोजिरहेको बताइएको छ र अर्जेन्टिना नेदरल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् गैराती भएको खेलमा अर्जेन्टिना बेल्जियमलाई एक शून्य गोल अन्तले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो भने नेदरल्याण्डसले कोस्टारिकालाई टाइब्रेकरमा चार तीन गोल अन्तले पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको हो जितसँगै अर्जेन्टिना चौबिस वर्षको लामो यात्रापछि पहिलो पटक सेमी फाइनलको यात्रा तय गर्न सफल बन्यो यसअघि सन् उन्नाइस सय नब्बेमा भएको विश्वकप प्रतियोगितामा अर्जेन्टिना सेमी फाइनलमा पुगेको थियो अर्जेन्टिनाले विश्वकपमा दुई पटक उपाधि हासिल गरिसकेको छ त्यसै गरी नेदरल्याण्ड्स र कोस्टारिका बीच भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो खेलको थप तीस मिनटको अतिरिक्त समयको अन्तिम मिनटमा क्रुलले कोस्टारिका कप्तान ब्रायन रूड र माइकल उमानाको पेनाल्टी बललाई रोकेपछि नेदरल्याण्डसको जित सुनिश्चित भएको हो हस्तो यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी प्रति दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप नारायणगढ